नमस्कार कार्यक्रम कृषि सरकारमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज कृषि सरकार हरेक हप्ताको मङ्गलबार बिहान साढे सात बजे पश्चात आउने गर्दछ आज पनि हामी उपस्थित भएका छौँ नयाँ श्रृङ्खलामा कृषि सरकारमा रहेर हामीले कृषिसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूमाथि जानकारी र कुराकानी गर्दै आइराखेका छौँ अनि सफल कृषकसँगको कुराकानी पनि हामीले जोड्दै आइराखेका छौँ आजको श्रृङ्खलामा रासायनिक विषादीको विकल्प रोज्दै कृषि विज्ञहरू यतिखेर चितवनमा भेला भएका छन् र बढ्दो रासायनिक विषादीको प्रयोगका कारण मानव स्वास्थ्यमा समेत असर पर्न थालेपछि त्यसको विकल्प खोज्न थालिएको छ र त्यसैका लागि चितवनमा विभिन्न देशका कृषि विज्ञहरू समेत भेला भएका छन् तरकारीमा अत्याधिक रासायनिक विषादीको प्रयोग नेपालको समस्याको रूपमा रहेको छ र विभिन्न देशका जैविक विषादीका वैज्ञानिक यति बेला चितवनमा जम्मा भएका छन् यसको उद्देश्य के हो र अब रासायनिक विषादीको विकल्पमा के रहन सकिला यो विषयमा हामी कुराकानी गर्दैछौँ आजको श्रृङ्खलामा र अझै पनि रासायनिक विषादीको प्रयोगले उत्पादन बढाउने र तत्काल उत्पादन रोग मार्ने रोगका किराहरू मार्ने यो आम मानिसमा आम कृषकहरूमा रहेको छ प्राङ्गारिक मल प्राङ्गारिक विषादी यसबाट पनि उत्पादन राम्रो लिन सकिने पनि कृषि विज्ञहरूले बताउँदै आएका छन् हामी आजको श्रृङ्खलामा रासायनिक विषादीको विकल्पका विषयमा हामी कुराकानी गर्दैछौँ र चितवनमै जम्मा भएका कृषि विज्ञहरूले के के भनेका छन् हिजोदेखि भेला सुरु भएको छ भेलाको उद्देश्य र रासायनिक विषादीको विकल्प के रहन सकेला यो विषयमा आज हामी कुराकानी गर्दैछौँ आइपिएम आइएल कार्यक्रमका लागि नेपाल संयोजक सुलभ पौडेलसँग हामी कुराकानी गर्दैछौँ चितवनमा सुरु भएको भेला र रासायनिक विषादीको विकल्प यो विषयमा हामी कुराकानी गर्दैछौँ आइएल कार्यक्रमका लागि नेपाल संयोजक सुलभ पौडेलसँग हामी कुराकानी गर्दैछौँ सुलभजीलाई स्वागत छ रेडियो अर्पणको कृषि सरकार कार्यक्रममा सुरुमै जानकारी गराइदिनुहोस् जुन चितवनमा कृषि विज्ञहरूको भेला सुरु भएको छ यस विषयमा जानकारी दिनुहोस् न कार्यक्रम अन्तर्गत तपाईँको चाहिँ हाम्रो तिन तिन दिने गोष्ठी तथा तालिम यो जैविक विकास विकास सम्बन्धी यो हिजोबाट सुरु भयो हाम्रो चितवनमा हिजो आज भोलि फेरि तिन दिनको छ यो गोष्ठी यसको तपाईँको चाहिँ प्रमुख उद्देश्य भनेको तपाईँको विकास उन्मुख देशमा रहेका विभिन्न वैज्ञानिकहरू जो चाहिँ यो शत्रु अब तपाईँको चाहिँ किरा रोगहरूसँग सम्बन्धित वैज्ञानिकहरूलाई एक ठाउँमा ल्या ल्याएर उहाँहरूलाई चाहिँ यो जैविक विषादी सम्बन्धी तालिम तथा ज्ञान दिने प्रमुख उद्देश्य अब यो निष्कर्ष निक्लेला जुन रासायनिक विषादीको प्रयोग अहिले एकदम बढी मात्रामा छ यसको विकल्पमा के निष्कर्ष निकाल्न सकेला यो भेलाले निष्कर्ष भन्दा पनि अब हामी अहिले जाने कुरा हो अब हाम्रो नेपालमा पनि नेपाल लगायत विभिन्न तपाईँका देश देशहरूमा चाहिएभन्दा बढी मात्रामा तपाईँको चाहिँ यो किरा अथवा रोग मार्नलाई रासायनिक विषादी प्रयोग भइरहेको अवस्था र त्यसको तपाईँको त्यो विकल्पको रूपमा त्यस्ता जैविक विषादी चाहिँ कसरी चाहिँ अब किसानको घर दैलोमा पुर्याउन सकिन्छ तथा तथा तपाईँको चाहिँ वैज्ञानिकहरूलाई त्यो ज्ञान कसरी दिन सकिन्छ भन्ने नै यसको चाहिँ प्रमुख उद्देश्य हो अब जुन अहिले बढ्दै गएको यो प्रयोग जुन विषादीको प्रयोग रासायनिक विषादी छ नि यसमा चाहिँ किन किसानहरू अझै पनि लागिराखेका छन् प्राङ्गारिक अथवा जैविक विषादी हुँदाहुँदै पनि रासायनिक विषादीकै प्रयोगमा किसानहरू किन यसरी सक्रिय छन् के लाग्छ यहाँलाई ज्ञानको पनि कमी हो है किसानहरू चाहिँ तपाईँको यसप्रति तपाईँलाई धेरै किसानहरूलाई चाहिँ जानकारी नभएको अवस्था अर्को तपाईँ के छ भने किसानहरूले चाहिँ अब कुनै पनि विषादी र चाहिँ विषादी छर्ने बित्तिकै उसले चाहिँ किराहरू मारिहाल्छ अनि उसले चाहिँ अब छर्ने बित्तिकै मारेको देख्दाखेरि उसलाई चाहिँ उहाँहरू चाहिँ खुसी हुनुहुन्छ तर अब यो जैविक विषादीको तपाईँको चाहिँ केसमा चाहिँ प्लस अलिकति ज्ञानको पनि खाँचो भएको हिसाबले त्यो हिसाबले चाहिँ खास यो अब त्यति धेरै माथि नआएको अवस्था प्लस अब हाम्रो नेपालको कन्टेक्समा तपाईँ कुरा गर्ने हो भने तपाईँको व्यावसायिक रूपमा कुनै कम्पनीहरू पनि नभएको अवस्था त्यो पनि एउटा चाहिँ बटल्नेको अब यो जैविक विषादी अब होला नि त किसानलाई तत्काल उत्पादन चाहियो तत्काल रोगका किराहरू मर्न परे यो पक्कै पनि समस्याको विषय हुन्छ अब जैविक विषादीको प्रयोगले चाहिँ अलिकति ढिलो होला भन्ने उनीहरूमा त्यो धारणा होला अथवा त्यो मानसिकताहरू होला यस यसलाई कसरी चाहिँ अब किसानलाई चेतना वृद्धि गर्ने पहिलो कुरा तपाईँको चाहिँ किसानहरूलाई जागरुक जागरुक गराउनु नै हो होइन विभिन्न अब तपाईँको तपाईँको जस्तो मिडिया प्लस अब टिभी यस्ता यस्ता चिजहरू चाहिँ धेरै महत्त्वपूर्ण हुन्छन् यस्तो चिज फैलिनको लागि अनि अर्को चिज के भन्नाले त्यो चाहिँ किसानहरूको खेतमै गएर हामीले अब प्रयोगहरू चाहिँ उहाँहरूको सामु देखाउनु अनि उहाँहरूलाई चाहिँ कन्भिन्स गर्नु नै त्यो पनि अर्को अर्को चाहिँ बाटो हुन्छ यसै गरी अब सरकार पनि अलिकति अब अलिकति मोर प्रोएक्टिभ भएर यस्ता चिजहरू चाहिँ समाधान गर्न गर्नुपर्छ र अब हाम्रा नियम कानुनहरू पनि त्यसरी नै बनाइयो भने त्यो चाहिँ धेरै अब यहाँहरूले यहाँहरूको तर्फबाट गर्नुभएको प्रयास चाहिँ के छ किसानहरूको लागि यहाँहरूले किसानहरूको लागि रासायनिक विषादीको विकल्पमा जैविक विषादी प्रयोग गर्नका लागि गरेका प्रयासहरू के छन् किसानहरूले जुन रासायनिक विषादीको प्रयोग गरिराखेका छन् यसको विकल्पमा अन्य विषादी जैविक विषादी प्रयोग गर्नको लागि यहाँको संस्थाबाट गरेका प्रयासहरू यहाँले गरेका प्रयासहरू किसानहरूको लागि हामी कुराकानी गर्दैछौँ आइएल कार्यक्रमका लागि नेपाल संयोजक सुलभ पौडेलसँग हामी कुराकानी गर्दैछौँ चितवनमा जुन कृषि विज्ञहरूको वैज्ञानिकहरूको भेला सुरु भएको छ हिजोदेखि र बढ्दो रासायनिक विषादीको विकल्प रोज्नको लागि उनीहरूले यो भेला आयोजना गरेका हुन् र बढ्दो मात्रामा रहेको रासायनिक विषादीको विकल्पमा जैविक विषादी प्रयोग गर्न सकिन्छ भन्ने जस्ता कुराहरू पनि आएका छन् हामी यही विषयमा कुराकानी गरिरहेका राखेका छौं आईपीएम आइएल कार्यक्रमका लागि नेपाल संयोजक सुलभ पौडेलसँग सुलभजीलाई फेरि पनि स्वागत गर्न चाहन्छु हामी कुराकानीकै क्रममा थियौं आईपीएम आइएल कार्यक्रमका लागि नेपाल संयोजक सुलभ पौडेलसँग हामीले कुराकानी गर्ने गरिराखेका थियौँ सम्पर्क टुटेको छ हामी फेरि सम्पर्कमा ल्याउने प्रयासमा रहेका छौँ चितवनमा के सुरु भएको कृषि विज्ञहरूको भेला र जुन भेलामा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने रासायनिक विषादीको विकल्पका बारेमा समेत छलफल हुँदैछ भेलामा विभिन्न देशका कृषि विज्ञहरू सहभागी छन् Guatemala Honduras Cambodia Kenya Tanzania Bangladesh इन्डोनेसियाका वैज्ञानिकहरूको सहभागिता रहेको छ र ढुसीजन्य जैविक विषादीको उत्पादन प्रयोग गुणस्तर नियन्त्रण लगायतका विषयमा भेलामा छलफल भएको छ ढुसीजन्य जैविक विषादीको विज्ञ पेन्सिल्भेनिया विश्वविद्यालय अमेरिकी प्राध्यापक डाक्टर निना जेन्किन्स र उनका सहयोगीहरू नवराज सारे र एसके घोषले कार्यक्रममा सहजीकरण गरिराखेका छन् र हिजोदेखि सुरु भएको बेला भोलिसम्म चल्नेछ बेलामा राष्ट्रिय कृषि अनुसन्धान परिषदका वैज्ञानिक नरेश डाँगी सुनिल अर्याल बाली संरक्षण निर्देशनालयका शालिग्राम अधिकारी लगायतको सहभागिता रहेको छ र हामीले सम्पर्कमा ल्याउने प्रयास गरिराखेका छौँ सुलभ पौडेललाई फलफुल तथा तरकारीमा अत्याधिक मात्रामा विषादीको प्रयोग गरेको पाइएपछि सरकारवाला नै अब अभियानमा जुटेका छन् सचेतनामूलक अभियानमा जुटेका छन् उनीहरूले किसानलाई बालीमा कमभन्दा कम विषादीको प्रयोग गर्न र जैविक विषादीको प्रयोगमा लाग्न समेत आग्रह गर्दै अभियान सुरु गरेका छन् यसको अभियान पश्चिम चितवनको मंगलपुर गाविस र चितवन नगरपालिका क्षेत्रका किसानलाई विषादीको प्रयोगको असरबारे जानकारी गराइएको छ र कृषि विकास कार्यालय चितवन र उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनको संयुक्त टोलीले त्यस क्षेत्रका किसानलाई विषादीको प्रयोगमा सावधानी अप्नाउन सचेतनामूलक कार्यक्रम सुरु गरेका छन् हामीले सम्पर्कमा ल्याउने प्रयास गरेका थियौँ आइपिएमआइएल कार्यक्रमका लागि नेपाल संयोजक सुलभ पौडेलसँग हाम्रो पूर्ण पूर्ण रूपमा कुराकानी उहाँसँग हुन सकेन र चितवनमा हिजोदेखि सुरु भएको रासायनिक विषादीको विकल्पमा माटोको ढुसी एउटा विकल्प हुनसक्छ भन्ने जस्ता कुराहरू पनि उठेका छन् र भोलिसम्म चल्ने कृषि विज्ञहरूको भेलाले एउटा पक्कै पनि राम्रो निष्कर्ष निकाल्नेछ हामी पनि आशा व्यक्त गर्न चाहन्छौँ कृषकहरूको बढ्दो रासायनिक विषादी प्रतिको आँक आकर्षण न्यूनीकरण गर्दै मानव स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्नका लागि जैविक विषादीतर्फ आकर्षित गर्नको लागि अब पक्कै पनि एउटा कदम चाल्नुपर्ने बेला आएको छ मानव स्वास्थ्यमा असर परिराखेको छ यसका लागि यो भेला महत्वपूर्ण साबित रहनेछ एउटा चितवन घोषणापत्र पनि जारी रहला हामी आजको कृषि सरकारमा रासायनिक विषादी र यसको विकल्प र चितवनमा हिजोदेखि सुरु भएको कृषि विज्ञहरूको भेलाका विषयमा कुराकानी गऱ्यौँ र केही कुराकानी गर्ने प्रयास हाम्रो रहेको थियो पूर्ण रूपमा कुराकानी हुन सकेन यसका लागि हामी क्षमा प्रार्थी छौँ यसका साथै आजको लागि कृषि सरोकारको समय सकिएको छ कार्यक्रमबाट विदा माग्नुपर्छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र रिजनलाई पनि धन्यवाद दिन चाहन्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु तपाईँको साता शुभ बितोस् नमस्कार सुनो हजुर तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x-ray echocardiography video x-ray सेवाका साथै नियमित